गायक प्रेम घिमिरेको लय तथा सञ्चारकर्मी केशव पन्थी र अम्बिका श्रेष्ठ माइलीको स्वरमा सजिएको रोइला भाका म त हजुर बेरोजगार सिकेको भाइ राम्रै हुने थियो सिप सिक्न केही नकराइकन बस्नुहोस् न लोखोर माता काम केही पानी पाइन लोखोर लोखोर हिँड्छौ माता काम केही पाइन सिक भन्थे बामाले थियो क्लास छोड आज ब्युटी पार्लर जाउँ सर मलाई एउटा जागिर दिनु पर्यो सिप के छ छैन केही पनि जागिर कसले देला सिप्त छैन केही पनि जागिर कसले देला धन कमाउन नसकेसी भयो सबको हेला मत खान गोटुङ्गो नबस्न गोटुङ्गो भो जीवन त्यसै बङ्गो भो नखान गोटुङ्गो नबस्न गोटुङ्गो भो जीवन त्यसै कति अबेरसम्म सुते कि अब त उठ न तिमीको कपाल लामोमा राख है छड्के कट काट रेड कलर लगाइदियो के दामी देखिन्छ कालो कपाल र तो बनाई कानमा मुन्द्रा लगाइयो कालो कपाल र तो बनाई कानमा टुङ्गो न बस्नको टुङ्गो भो जीवन त्यसै बुङ्गो भो न खानाको टुङ्गो न बस्नको टुङ्गो भो जीवन त्यसै बुङ्गो भो न खाना समयमा बुद्धि पुऱ्याइएन अहिले नराम्रोसँग दुःख पाइयो अब म सबै गलत काम त्यागेर असल मान्छे भन्छु काम काम त सिक्नु पर्दो कुटुम्ब नबस्न कुटुम्ब हो जीवन त्यसै सिप नसिकी कामै लाएन सिप बिनाको मानिस यो संसारमा जिउन धेरै गाह्रो छ सिप भएको मानिस खान बस्न र लगाउनको लागि छटपटाउनु पर्दैन त्यसैले सिप सिकेर आत्मविश्वासी बन्नुहोस् अनि आत्मनिर्भर बन्नुहोस् यो गीत सुनेर तपाईँलाई सल्लाह सुझाव दिन मन लागेमा अन्ठानब्बे शून्य चौवन्न बाइस पाँच सय चौबिस र अन्ठानब्बे पाँच सत्तरी एकसठी चार सय छयालिसमा फोन गरेर प्रतिक्रिया दिन नभुल्नुहोला